नदुख्ने त्यो हाँसी हाँसी सधैँलाई आँखा बन्द गर्यो हाँसी हाँसी सधैँलाई आँखा बन्द गर्यो आधी बाटोमै तिमीले मलाई न दुख्ने त्यो मन कहाँबाट कसरी काटौँ दिन रातहरू कसरी काटौँ दिन रातहरू हिजोसम्म माया गर्ने हातहरू हिजोसम्म माया गर्ने हात mercy.